चार दिने भारत भ्रमण सकेर एकीकृत माओवादी अध्यक्ष प्रचण्ड स्वदेश फिर्ता नेपालका लागि नयाँ सम्भावनाको ढोका खुलेको प्रचण्डको भनाई नेपाल भारत बीचको साझेदारी पछि मात्रै त्रिदेशीय समझदारीमा जान सकिने भारतीय प्रधानमन्त्री सिंहको जवाब संविधान सभा चुनावका लागि दल दर्ता प्रक्रिया आजदेखि सुरु पहिलो नम्बरमा दल दर्ता गर्ने विषयमा एमाले र माओवादी बीच विवाद आयोगको निष्पक्षतामा शङ्का नगर्न प्रमुख आयुक्त उप्रेतीको आग्रह गएको चैतसम्म झन्डै नब्बे हजार सुकुम्बासीलाई परिचय पत्र वितरण कपिल वस्तुका बाह्र हजार बालबालिका अझै पनि विद्यालय बाहिर विश्व ब्याङ्कले नेपाललाई छ अर्ब सतसठी करोड अनुदान दिने पाकिस्तानका पूर्व प्रधानमन्त्री भुट्टोको हत्या आरोप लागेका पूर्व सैनिक शासक मुशरफलाई थप थुनामा राख्न अदालतको आदेश गएको पाँच महिनामा जापानको औद्योगिक उत्पादनमा वृद्धि र ACC under nineteen elite cup cricket खेल्न नेपाली टोली आज मलेसिया जाने थ्री स्टारसँग मैत्रीपूर्ण फुटबल खेल्न भारतको मोहन बगान क्लब काठमाडौँमा आइपिएल क्रिकेटमा आज चेन्नई र पुणे भिड्ने के हो हजुर त महिने पछि मोबाइल चेन्ज गर्नुहुन्छ नि ल किन चेन्ज नगर्नु त पूर्वी चितवनकै सबैभन्दा पुरानो मोबाइल पसल लक्कुस मोबाइल पसलमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल पाइने भएपछि के तपाईँ मोबाइल किन्न या चेन्ज गर्न या त बिग्रेर हैरान हुनुहुन्छ चिन्ता नलिनुहोस् तपाईँकै सहर टाढी बजारमा अवस्थित पूर्वी चितवनकै सबैभन्दा पुरानो लभकुश मोबाइल तपाईँको साथमा छ विश्वासिलो ढङ्गले मोबाइल मर्मत पुरानो खरिद नयाँ बिक्री तथा उत्कृष्ट ब्रान्डका नोकिया सामसुङ एलजी साथै नयाँ नयाँ मोडलका चाइनिज स्वेटरको होलसेल तथा खुद्रा खरिद गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क लभकुश मोबाइल हाउस रत्नगर दुई टाढी चितवन मोबाइल अन्ठानब्बे चार पचास तेइस चार सय उनासे अन्ठानब्बे शून्य उनातिस शून्य शून्य शून्य शून्य नौ प्रोप्राइटर निरञ्जन श्रेष्ठ मोबाइल त चेन्ज गर्नुहोस् तर गर्लफ्रेन्ड चाहिँ चेन्ज नगर्नुहोस् नि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ट नेपालपाडी नेटवर्कले काठमाडौँमा तयार पारेको राष्ट्रिय खबरमा सुरुचि र सुमनको स्वागत छ देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपालवाणी डट कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबर अब विस्तारमा निर्वाचन आयोगले आजबाट संविधान सभाको दोस्रो निर्वाचनका लागि दल दर्ता प्रक्रिया शुरू गरेको छ दल दर्ताका लागि दरखास्त आह्वान गरेको पहिलो दिन आयोग परिसरमा दलहरूबीच विवाद भएपछि केही बेर रोकिएको दर्ता प्रक्रिया मध्याहपछि शुरू भएको हो नेकपा एमाले र एकीकृत नेकपा माओवादी बीच पहिला कसले दल दर्ता गर्ने भन्ने विषयमा विवाद भएको थियो दल दर्ताका लागि दलका नेताहरू बिहान नौ बजे आयोगमा पुगेका थिए निर्वाचन आयोगले चुनाव चिन्हलाई पछि टुङ्गो लगाउने बताएपछि दर्ता प्रक्रिया सुचारू भएको हो दल दर्तामा नेकपा एमाले पहिला दर्ता गराएको थियो भने दोस्रोमा एकीकृत नेकपा माओवादी तेस्रोमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र चौथो नम्बरमा नेपाली कंग्रेसले दर्ता गराएका छन् सामान्य विषयमा छडपको अवस्था आएपछि दल दर्ताका लागि आयोग कार्यालय पुगेका अन्य दलहरू समेत अन्यलमा परेका थिए विवाद बढेपछि दुवै दलका कार्यकर्तालाई प्रहरीले निर्वाचन आयोग परिसरबाट बाहिर निकालेको थियो आयोगले बिहान नौ बजेदेखि दल दर्ता शुरू गर्ने तयारी गरे पनि दलहरूबीचको विवादले दल दर्ता प्रक्रिया ढिला भएको हो विवाद मिलाउन आयोग परिषदमै गर्दै एमाले अध्यक्ष छलनाथ खनाल माओवादी उपाध्यक्ष डाक्टर बाबुराम भट्टराई बीच प्रयास भए पनि विवाद मिल्न नसकेपछि निर्वाचन आयोगले दल दर्ताको क्रम पछि मिलाउने गरी सूचना टाँच गरेर विवाद मत्थर भएको थियो दल दर्ताका लागि एकीकृत माओवादीबाट उपाध्यक्ष डाक्टर बाबुराम भट्टराई महासचिव पोष्ट बहादुर बोगटी एमालेबाट उपाध्यक्षहरू वामदेव गौतम विद्यादेवी भण्डारी र अग्नि खरेल निर्वाचन आयोग पुग्नु भएको थियो प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचन आयोग साझा संवैधानिक निकाय भएकाले यसको निष्पक्षतामा शङ्का नगर्न आग्रह गर्नुभएको छ निर्वाचन आयोगलाई स्वच्छ निष्पक्ष र विश्वसनीय बनाउन आयोग प्रतिबद्ध रहेको भन्दै उहाँले सबै राजनीतिक दल मतदाता कर्मचारी र सुरक्षाकर्मीलाई निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो जिल्ला निर्वाचन कार्यालय कास्कीले गरेको अन्तर्क्रियामा प्रमुख निर्वाचन आयुक्त उप्रेतीले आगामी संविधान सभाको निर्वाचनमा करिब एक करोड चौन्न लाख मतदाताले मतदान गर्ने जानकारी दिनुभयो उहाँले देशका गाउँ बस्तीमा निर्वाचनको माहौल शुरू भइसकेको भन्दै सबै राजनीतिक दलहरूलाई निर्वाचनको तयारीमा जुट्न पनि आग्रह गर्नुभयो प्रमुख निर्वाचन आयुक्त उप्रेतीले सरकारले केही दिनपछि निर्वाचनको मिति तोक्ने पनि जानकारी दिनुभयो चार दिने भारत भ्रमण सकेर एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भर्खरै स्वदेश आइपुग्नु भएको छ स्वदेश फर्किए लगतै केही बेर अघि अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भारत भ्रमणबाट नेपालका लागि नयाँ आशा र विश्वास थपिएको बताउनुभयो उहाँले अहिलेको भ्रमणबाट नयाँ सम्भावनाहरूको ढोका खुलेको समेत जानकारी गराउनुभयो यसअघि आजै उहाँसँग भारतीय प्रधानमन्त्री डाक्टर मनमोहन सिंहले नेपाल भारत र चीन बीचको त्रिपक्षीय साझेदारी साझेदारी तत्काल सम्भव नभएको बताउनु भएको थियो त्रिदेशीय सम्बन्धका बारेमा माओवादी अध्यक्ष प्रचण्डको प्रस्तावमा भारतीय प्रधानमन्त्री सिंहले नेपाल र भारत बीचको दुई देशीय साझेदारी पछि मात्रै त्रिदेशीय साझेदारीमा जान सकिने जवाब दिनुभएको थियो माओवादी अध्यक्ष प्रचण्डले यसअघि चीनका राष्ट्रपति सी जिङपिङसँग पनि त्रिदेशीय साझेदारीका विषयमा कुरा उठाउनु भएको थियो भारत राजी भए प्रस्ताव स्वीकार गर्न सक्ने चीनको संकेतपछि प्रचण्ड भारत भ्रमणमा निस्कनु भएको हो तर भारतको जवाबपछि प्रचण्डले उठाउनु भएको त्रिदेशीय साझेदारीको विषय अन्यलमा परेको छ भारतीय प्रधानमन्त्री सिंहले माओवादीले हेटौँडा पछि लिएको प्रगतिशील राष्ट्रवाद र आर्थिक उदारवादको नीतिको स्वागत गर्नु भएको छ आर्थिक राजनीतिक रूपान्तरणका लागि देशमा स्थायित्व आवश्यक पर्ने भन्दै प्रधानमन्त्री सिंहले संविधान सभा चुनाव गरी छिटो अस्थिरता अन्त्य गर्न पनि प्रचण्डलाई आग्रह गर्नु भएको थियो भारतले स्थिर र शान्त नेपाल देख्न चाहेको प्रधानमन्त्री सिंहको भनाइ छ चुनावका लागि प्रधान न्यायाधीशको नेतृत्वमा सरकार सरकार गठन गर्नु सकारात्मक भएको बताउँदै सिंहले बीचको प्रयासले नेपाल छिट्टै संक्रमणबाट मुक्त हुने विश्वास पनि व्यक्त गर्नु भएको छ माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री सिंहलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ लामो समयदेखि भारतबाट प्रधानमन्त्री स्तरमा नेपालको भ्रमण नभएको भन्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री सिंहलाई नेपाल भ्रमणको निम्तो दिनुभएको हो जवाबमा प्रधानमन्त्री सिंहले उपयुक्त समय मिलाएर नेपाल भ्रमणमा आउन आफू पनि इच्छुक रहेको जानकारी गराउनुभयो Música भारतबाट काठमाडौँ ल्याइँदै गरेको रक्तचन्दन प्रहरीले आज नियन्त्रणमा लिएको छ भारतबाट नेपाल हुँदै चीन लैजान लागेको छैसठी केजी रक्तचन्दन प्रहरीले राजधानीको क्षेत्रपाटीबाट आज बिहान नियन्त्रणमा लिएको हो प्रशोधन गरी गोलाकार बनाइएको रक्तचन्दन प्याकेटमा प्याक गरी तातोपानी खासातर्फ लैजान लाग्दा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर हनुमान ढोकाले जनाएको छ बा एक छ बयानब्बे त्रियासी र बा एक छ पचास बिस नम्बरको कारमा प्रहरीले उक्त रक्तचन्दन फेला पारेको थियो रक्तचन्दनसँगै प्रहरीले पाँचजनालाई पनि नियन्त्रणमा लिएको छ विश्व बैंकले खाद्य सुरक्षा र जलवायु परिवर्तन सम्बन्धी दुईवटा परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई छ अर्ब उनासत्तरी करोड़ साठी लाख उपलब्ध गराउने भएको छ विश्व बैंकले नेपालमा कृषि तथा खाद्य सुरक्षा कार्यक्रम कार्यान्वयनका लागि चार अर्ब अठार करोड़ र जलवायु परिवर्तनका कारण उत्पन्न हुने जोखिम कम गर्न दुई अर्ब सडसठी करोड़ अस्सी लाख दिन सहमत भएको हो जलवायु परिवर्तन सम्बन्धी कार्यक्रमका लागि प्रदान गरिने उक्त रकम मध्ये एक अर्ब उनातिस करोड़ एकानब्बे लाख पचास हजार ऋण सहायता हो भने बाँकी रकम अनुदान भएको बताइएको छ आगामी पाँच वर्षभित्र कार्यक्रम कार्यान्वयन गरिसक्ने योजना रहेको छ अर्थ मन्त्रालयमा आज गरिएको कार्यक्रममा नेपाल सरकारका तर्फबाट अर्थ सचिव शान्तराज सुवेदी र विश्व बैंकका तर्फबाट तासिन सायदले ऋण तथा अनुदान सहायता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो अनुदान रकम कृषि तथा खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत सुदूर तथा मध्य पश्चिमाञ्चल विकास क्षेत्रका उन्नाइस जिल्लाका पहाड़ी भेगमा कृषि र पशु उत्पादकत्व वृद्धिका साथै गर्भवती एवं दुई वर्ष मुनिका शिशुको पोषण अवस्थामा सुधार ल्याउन प्रयोग गरिनेछ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले जीव विज्ञानको अनुसन्धानलाई थप प्रवर्धन गर्नका लागि विशेष नीति ल्याउने भएको छ विकसित मुलुकहरूले जीव विज्ञानका क्षेत्रमा गरेका अध्ययन अनुसन्धानलाई समेत मध्यनजर गर्दै नास्टले जीव विज्ञानको अनुसन्धानलाई थप विस्तार गर्न छुट्टै नीति ल्याउन लागेको हो नास्टले आज राजधानीमा गरेको एक्काइसौं शताब्दीमा जीव विज्ञानको सशक्तिकरण जानकारी गराइएको हो जीव विज्ञानको थप अनुसन्धान नहुँदा बिरुवा रोग इन्धन अभाव जैविक विविधता क्षय जस्ता क्षेत्रमा थप समस्या देखा पर्न थालेको नास्टले जनाएको छ नास्टका उपकुलपति डाक्टर सुरेन्द्र राज काफले जीव विज्ञानको अध्ययन तथा अनुसन्धानलाई थप प्रवर्धन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 स्टेसनरी पुस्तक and stationery K R new पर्वत पुस्तक एन्ड स्टेसनरी होइन के छ त्यहाँ ल के छैन भन्न त्यहाँ स्कुल कलेज बोर्डिङका पाठ्य पुस्तकहरू अफिसका लागि मसलन्द खेलकुदका सामग्रीहरू थोक तथा खुद्रा बिक्री गरिन्छ नि सम्पर्क न्यू पर्वत पुस्तक एन्ड स्टेसनरी रत्नगर एक सौरा चोक चितवन फोन नम्बर शून्य छप्पन्न पाँच साठी तिन सय छ्यासी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास साठी तिन सय छ्यासी रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट एक हजार बढी बालबालिकाहरू विद्यालयको पहुँच बाहिर रहेका छन् सरकारले भर्ना अभियान चलाए पनि विद्यार्थीहरूलाई विद्यालयमा टिकाइ राख्न कुनै कार्यक्रम नल्याएकाले बीचैमा कक्षा छाड्नेको संख्या धेरै हुने गरेको शिक्षकहरूले बताएका छन् चौध वर्ष उमेरसम्मका बाह्र हजार चार सय साठी जना बाल बालिकाहरू विद्यालय बाहिर रहेका छन् त्यस्तै कक्षा एकदेखि आठसम्मका पाँचदेखि बाह्र वर्ष उमेर समूहका आठ हजार दुई सय उनासत्तरी बालबालिकाहरू विद्यालयदेखि टाढा रहेको सहकर्मी सनिउल्ला धोबीले जनाएका छन् राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले राजनीतिक अस्थिरताका कारण मानवाधिकार हननका घटनामा वृद्धि भएको बताउनु भएको छ विराटनगरमा आज गरिएको कार्यक्रममा अध्यक्ष उपाध्यायले मुलुकमा दिगो शान्ति स्थापना नभएसम्म विकासले गति लिन नसक्ने बताउनुभयो उहाँले दिगो शान्ति स्थापना नभएसम्म मानवाधिकारको अवस्थामा सुधार आउन नसक्ने पनि बताउनुभयो राजनीतिक दल र नेताहरूलाई मानवाधिकारको रक्षाका लागि पनि उचित ध्यान दिन उहाँले आग्रह गर्नुभयो ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले दलहरूबीच टुङ्गो लागिसकेको विषयलाई पटक पटक दोहोऱ्याएर उठाउँदा संविधान सभाको निर्वाचनको समय लम्बिन सक्ने जनाएको छ संस्थाका अध्यक्ष विष्णु बहादुर केसीले आज एक विज्ञप्ति जारी गरी संविधान सभाको निर्वाचनका लागि बाधा अड्काउ फुकाउन राष्ट्रपतिले चैत एक गते जारी सूचना गरे जारी गरेको सूचनाको अवस्थामा नयाँ विषय अघि सार्न नहुने बताउनु भएको हो सूचनामा प्रत्यक्ष निर्वाचनका माध्यमबाट दुई सय चालिस र समानुपातिकमा दुई सय चालिस सदस्य रहने तय भइसकेकाले त्यो संख्या फेरि बढाउन प्रयत्न गर्न नहुने उहाँको भनाइ छ संविधान सभामा ठूलो संख्या हुँदैमा संविधान निर्माण कार्य सम्पन्न हुन सक्दो रहेनछ भन्ने तथ्यलाई विगतका अनुभवले स्पष्ट पारेको पनि विज्ञप्तिमा उल्लेख छ बेलायतका अन्तर्राष्ट्रिय विकास विभाग सम्बन्धी मन्त्री अल एन डुक्यानले नेपाललाई दिँदै आएको सहयोग वृद्धि गर्ने प्रतिबद्धता जनाउनु भएको छ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीसँग भएको भेटमा मन्त्री डुक्यानले संविधानसभा चुनाव आर्थिक विकास र अन्य विकास निर्माणका काममा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको हो मन्त्री डुक्यानले नेपालको पछिल्लो राजनीतिक अवस्थाका विषयमा पनि चासो राख्नु भएको थियो जवाफमा मन्त्री परिषद अध्यक्ष रेग्मीले आउँदो मङ्सिरसम्म संविधानसभाको चुनाव गराइ छाड्ने बताउनु भएको थियो सरकार चुनाव र विकास कार्यलाई अघि बढाउन प्रतिबद्ध रहेको अध्यक्ष रेग्मीको भनाइ छ सर्लाहीको बसतपुर सात पोखरियामा घर नजिकैको पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ स्थानीय रामप्रीता यादवका दस वर्षीय छोरी रञ्जिता कुमारी यादव र उमेश राई यादवको एघार वर्षीय छोरा रिङ्कु कुमारी यादवको पोखरीमा डुबेर च्यान गएको हो गाईवस्तु चलाउन गएका उनीहरू गर्मी भएपछि पोखरीमा नुहाउन खोज्दा डुबेको हुन सक्ने इलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिनुभयो ललितपुरको बालकुमारीमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् दुर्घटनामा भूपुजी कौशलटार बस्ने चौतिस वर्षीय चेतबहादुर अधिकारीको उपचारका क्रममा मृत्यु भएको हो घाइते अन्जा अधिकारीको भने बिएनबी अस्पतालमा उपचार भइरहेको छ ठक्कर दिने ट्याङ्करका चालक भने फरार रहेको प्रहरीले जनाएको छ यस्तै भक्तपुरको बाराही मन्दिर परिषदमा नाम थर नखुलेका करिब पच्चिस वर्षको पुरुष आज बिहान मृत अवस्थामा फेला परेका छन् अहिले सबलाई पोस्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको र अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ दाङमा ट्र्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ मृत्यु हुनेमा चालिस वर्षीय सीताराम चौधरी रहेका छन् हाँसीपुर एक स्थित खोस खोलाबाट ढुङ्गा लोड गरेर भालुवाङतर्फ जाँदै गरेको लु दुई त सात तिन तिन नम्बरको ट्र्याक्टर हाँसीपुर एक चिसा पानी भन्ने स्थानमा पल्टिँदा चौधरीको मृत्यु भएको भालुबाङ प्रहरीले जनाएको छ चितवनको मंगलपुरमा रहेको एक पोल्ट्री फार्ममा पालिएका कुखुरामा फेरि बर्ड फ्लू भेटिएको छ मंगलपुरकी डोलकुमारी हमालले पालेको कुखुरामा बर्ड फ्लू लागेको पुष्टि भएपछि गैराती फर्मको एक हजार एक सय कुखुरा नष्ट गरिएको छ करिब दुई हजार कुखुरा पालिएको फर्ममा यसअघि रोगले नौ सय कुखुरा मरिसकेको जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख रामकुमार कार्कीले जानकारी दिनुभयो कार्कीका अनुसार बर्ड फ्लू लागेको क्षेत्रमा कुखुरा नष्ट गरी सरसफाई गरिएको छ गएको शुक्रबार जवाब नमुना परीक्षणका लागि पठाइक पठाइएकोमा हिजो साझ रोग पुष्टि भएको हो यो महिनामा मात्रै चितवनमा पांचवटा कुखुरा फर्ममा बर्ड फ्लू भेटिएको हो भरतपुरको चौबिस कोठीमा सडक अवरुद्ध गरेको भन्दै प्रहरीले चारजना यातायात व्यवसायीलाई नियन्त्रणमा लिएको छ रूटको विषयलाई लिएर सडक अवरुद्ध गरेका चितवन टेम्पू तथा मिनी बस व्यवसाय समितिका अध्यक्ष चिनबहादुर बोहरा व्यवसायी गौरीशंकर अधिकारी विजय श्रेष्ठ र परशुराम पौडेललाई प्रहरीले पक्राउ गरेको हो अवरुद्ध सडक खुलाउन आग्रह गर्दा नमानेपछि बल प्रयोग गरेर बाटो खुलाइएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक मदनजित महराले जानकारी दिनुभयो व्यवसायीलाई पक्राउ गरेको विरोधमा चितवन टेम्पू तथा मिनी बस व्यवसायी समितिमा आबद्ध टेम्पूहरूले जिल्ला प्रहरी कार्यालय अगाडि विरोध जनाएको चितवनबाट पत्रकार गोविन्द घिमिरेले जनाएका छन् नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले नवलपरासीमा सञ्चालित दुई निजी विद्यालयमा ताला लगाएका छन् जिल्ला शिक्षा कार्यालयबाट अनुमति नलिएको भन्दै उनीहरूले Vidyasagar English boarding school Ramnagar र आइसल्याण्ड इङ्ग्लिस बोर्डिङ स्कूल पिठौलीमा ताला लगाएका हुन् नयाँ शैक्षिक सत्र शुरू भएको आधा महिना बितिसक्दा पनि जिल्ला शिक्षा कार्यालयले नियम विपरीत सञ्चालनमा रहेका निजी विद्यालयहरू बन्द नगरेको भन्दै सांकेतिक विरोध स्वरूप दुईवटा विद्यालयमा ताला लगाएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष अशोक गेवालीले बताउनुभयो जिल्ला प्रहरी कार्यालय नुवाकोटले प्रहरी घर दैलो अभियान सुरु गरेको छ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 अब विदेशका खबर भुट्टोको हत्यामा संलग्न रहेको आरोपमा पाकिस्तानको एक अदालतले पूर्व सैनिक शासक परवेज मुशरफलाई थप थुनामा राख्न आदेश दिएको छ रावलपिण्डी स्थित एक आतंकवाद विरोधी अदालतले पूर्व प्रधानमन्त्री भुट्टोको हत्याको घटनाबारे अनुसन्धान गर्न भन्दै आज थप चौध दिन थुनामा राख्न आदेश दिएको हो यसअघि मुशरफ आफू सत्तामा रहँदा पाकिस्तानका एक न्यायाधीशलाई बर्खास्त गरी थुनामा राखेको आरोपमा नजरबन्दमा रहेका थिए न्यायाधीश सम्बन्धी मुद्दामा राखिएको अदालत नजरबन्दमा राखिएका उनलाई भुट्टो हत्याको आरोपमा गत हप्ता नै अदालतमा उपस्थित गराइएको थियो आगामी मे महिनामा हुने निर्वाचनमा उम्मेद्वार हुने उद्देश्यका साथ स्वदेश फर्किएका मुशरफको निर्वाचनको समय पनि थुनामा नै बित्ने भएको छ पाकिस्तानका पूर्व प्रधानमन्त्री बेनेजर भुट्टोको सन् दुई हजार सातमा हत्या भएको थियो हत्यामा पूर्व सैनिक शासक मुशरफले सुरक्षा व्यवस्था मिलाउन नसक्दा हत्या भएको आरोप मुशरफमाथि लाग्दै आएको छ यसअघि यसअघि नै मुशरफले हत्याको आरोप अस्वीकार गरिसकेका छन् करिब पाँच वर्षको विदेश पलायनपछि गत महिना मात्र स्वदेश फर्किएका पाकिस्तानका पूर्व राष्ट्रपति मुशरफलाई तीनवटा छुट्टा छुट्टै आरोप लगाइएको छ गएको मार्च महिनामा जापानको औद्योगिक उत्पादनमा वृद्धि भएको एक तथ्याङ्कले देखाएको छ आर्थिक व्यापार तथा औद्योगिक मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार विगतका महिनाको तुलनामा मार्चमा उत्पादनमा वृद्धि देखिएको हो जापानको चौथो त्रैमासिक उत्पादन तथ्याङ्क अनुसार विगतको तुलनामा मार्चमा जापानको औद्योगिक उत्पादन शून्य दशमलव दुई प्रतिशतले वृद्धि भएको छ यसअघि अघिल्ला दुई महिनामा पनि जापानको औद्योगिक उत्पादनमा वृद्धि देखिएको थियो सँगै विगतका तीन महिनामा देखिएको औद्योगिक उत्पादन वृद्धिको अवस्थाले आगामी दिनमा जापानको औद्योगिक क्षेत्रमा प्रगति हुने देखिएको जापानको आर्थिक व्यापार तथा औद्योगिक मन्त्रालयले जनाएको छ यसका साथै जापानमा विगत चार वर्षको तुलनामा बेरोजगारी दरमा पनि केही कमी आएको छ जापानको गृह मन्त्रालयले प्रकाशन गरेको पछिल्लो तथ्याङ्क अनुसार जापानमा गत वर्षको तुलनामा यस वर्षको बेरोजगारी दरमा अठाइस लाखले कमी आएको छ यसले गर्दा जापानको आर्थिक वृद्धिमा पनि सकारात्मक संकेत संकेतहरू देखा पर्ने अनुमान गरिएको छ जापानमा सन् दुई हजार आठदेखिको विश्वव्यापी आर्थिक मन्दीका कारण आर्थिक विकासमा पनि प्रभाव परेको थियो राष्ट्रिय खबरमा अब खेल खबर मलेसियामा आगामी शुक्रबारदेखि शुरू हुने ACC under nineteen elite cup cricket खेल्न नेपाली टोली आज त्यसतर्फ जाँदैछ एसियाका दस राष्ट्र सहभागी हुने प्रतियोगितामा भाग लिन नेपालको सत्र सदस्यीय टोली आज राति साढे एघार बजेपछि त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ यसअघि आजै राष्ट्रिय खेलकुद परिषद राखेपले एक कार्यक्रम गरी नेपाली टोलीलाई विदाय गरेको छ समूह बीमा रहेको नेपाली टोलीको कप्तानी भुवन कार्कीले सम्हाल्नेछन् नेपाल सहित समूह बीमा कतार बहराइन मलेसिया र कुवेत रहेका छन् भने समूह एमा अफगानिस्तान हङकङ युएई थाइल्याण्ड र साउदी अरेबिया रहेका छन् ए डिभिजन लिग विजेता थ्री स्टार क्लबसँग मैत्रीपूर्ण फुटबल खेल्न भारतको मोहन बगान फुटबल क्लब नेपाल आएको छ भोलि साँझ त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा हुने मैत्रीपूर्ण खेलमा सहभागी हुन मोहन बगानको टोली आज दिउँसो काठमाडौँ आएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ सत्र खेलाडी र सात अफिसियल सहितको भारतीय फुटबल टोली मोहन बगानलाई एन्फाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो प्रेसिडेन्ट कप फुटबलको तयारीमा रहेको थ्री स्टारले मोहन बगानसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज हुने एकमात्र खेलमा चेन्नई सुपर किङ्स र पुणे वारियर्स बीच प्रतिस्पर्धा हुनेछ खेल नेपाली समयअनुसार राति सभा आठ बजेपछि सुब्रत रोय स्टेडियम पुणेमा हुनेछ चेन्नई महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रनेछ भने पुणेको नेतृत्व एङ्गेलो म्याथ्युजले गर्नेछन् नौ खेलबाट चौध अङ्क जोडेको चेन्नई शीर्ष स्थानमा छ भने समान खेलबाट चार अङ्क मात्र बनाएको पुणे पुछारमा रहेको छ राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षक फेरि एकपटक चार दिने भारत भ्रमण सकेर एकीकृत माओवादी अध्यक्ष प्रचण्ड स्वदेश फिर्ता नेपालका लागि नयाँ सम्भावनाको ढोका खुलेको प्रचण्डको भनाई नेपाल भारत बीचको साझेदारी पछि मात्रै त्रिपक्षीय साझेदारीमा जान सकिने भारतीय प्रधानमन्त्री सिंहको जवाब संविधान सभा चुनावका लागि दल दर्ता प्रक्रिया आजदेखि सुरु पहिलो नम्बरमा दल दर्ता गर्ने विषयमा एमाले र माओवादी बीच विवाद आयोगको निष्पक्षतामा शङ्का नगर्न प्रमुख आयुक्त उप्रेतीको आग्रह गएको चैत वर्षसम्म झण्डै नब्बे हजार सुकुम्बासीलाई परिचय पत्र वितरण कपिल वस्तुका बाह्र हजार बालबालिका अझै पनि विद्यालय बाहिर विश्व बैङ्कले नेपाललाई करिब छ अर्ब सत्तरी करोड अनुदान दिने पाकिस्तानका पूर्व प्रधानमन्त्री भुट्टोको हत्या आरोप लागेका पूर्व सैनिक शासक मुशरफलाई थप थुनामा राख्न अदालतको आदेश गएको मार्च महिनामा जापानको औद्योगिक उत्पादनमा वृद्धि र ACC under nineteen elite cup cricket खेल्न नेपाली टोली आज मलेसिया जाने थ्री स्टारसँग मैत्रीपूर्ण फुटबल खेल्न भारतको मोहन बगान क्लब काठमाडौँमा आइपिएल क्रिकेटमा आज चेन्नई र पुणे भिन्ने हवस् त नेपालवाणी नेटवर्कको साँझ छ बजेको राष्ट्रिय खबर सकियो प्राविधिक मित्र पवन कटेललाई धन्यवाद दिँदै सुरुचि र सुमन विदा भयो नमस्कार रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा <coughs>